मोबाइल नम्बर अन्ठानब्बे छ बहत्तर अन्ठाउन्न शून्य चौवालिस र अन्ठानब्बे शून्य सन्तानब्बे त्रिपन्न दुई सय बिस एकपटक सेवा गर्ने मौका दिनुहोस् स्तरीय एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झनुहोस् सञ्जीवनी एम्बुलेन्स सेवा तथा अक्सिजन सहितको सुविधा सम्पन्न एम्बुलेन्स सेवा अब तपाईँको सेवामा चौबिसै घन्टा तत्पर छ सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच अठहत्तर तेइस एक सय तेइस र अन्ठानब्बे दस असी बयालिस पैँतालिस सञ्जीवनी एम्बुलेन्स सेवामा पत्रकारहरूलाई बिस प्रतिशत छुटको व्यवस्था गरिएको छ र अपाङ्गहरूलाई पनि बिस प्रतिशत छुटको व्यवस्था गरिएको छ नेप हप सञ्जीवनी सञ्जीवनी अबको पालो मेरो हो मेरो यानि कि नेप हप सञ्जीवनीको नेप हपमा अब हुनेछ रमाइलो फिल गर्न गर्नुहुनेछ तपाईँले केही नयाँ अनि केही भिन्न Nepop is fully rap-based program and especially focused to youths. Interview with rap singers and Nepop rising star. Namaste, म आशिष राणा लाउरे पोखराबाट चर्चामा karan कारण amruti battle le ब्याटलले hai थियो rap song rap battle war कुमारी निसे तेरो नामको अगाडि मिसेस राखिदिएको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष nuharan gardine chha छ तेरो दाइ and many more on Nepop. Try to listen the program Nepop Sanjivani. Nepop Sanjivani. Every Tuesday after 10 a.m. Sauni, e Sauni. <laughs> आटा दिनुहोस् त आटा ए बाजे यो यो होइन ऊ त्यो त्यो सिरबक ब्रान्डको आटा सिरबक ब्रान्डको आटा दिनुहोस् भनेको व रेडियोले पनि भन्दा रहेछ हर घरमा पाक्छ अब हर पेटले माग्छ अब सिरबक ब्रान्डको आटा उत्पादक तुलसीपुर फ्लोर मिल्स प्राली तुलसीपुर बार टरी गाउँ दाङ बहिनी ए बहिनी हजुर दिदी के गर्दैछौ हो भान्सातिर के हुनु हो दिदी दुध तताउँदै बसेको ओहो कति धेरै दुध दिएको तिम्रो भैँसीले त के खुवाउँछौ र यति धेरै दुध दिन्छ तिम्रो भैँसीले मेरो भैँसी त हेर न दुब्लाएर न त घाँस खान्छ न त दुध दिन्छ के खुवाउने होला मेरो भैँसीलाई पनि यस्तै भएको थियो दिदी अनि मैले श्री भोग चोकर खुवाएपछि त भैँसीले त मजाले दुध दियो दिदी अहिले रिष्टपुष्ट पनि छ तपाईँ पनि श्री भोग चोकर नै खुवाउनु न तपाईँको भैँसीले पनि मजा मजाले दुध दिन्छ श्रीभोग चोकर चोकर उत्पादक तुलसीपुर फ्लोर मिल्स प्राली तुलसीपुर बाह्र गाउँ Dang this is a time for itihas entertainment radio radio Sanjeevani 91 91 one station you are station you're listening नाउजीवनीजीवनी अबको पालो मेरो हो मेरो यानि कि नेपप सञ्जीवनीको नेपहपमा अब हुनेछ रमाइलो फिल गर्न गर्नुहुनेछ तपाईँले केही नयाँ अनि केही भिन्न Nepop is fully rap-based program and especially focused to youths. Interview with rap singers and Nepop rising star. Namaste, नमस्ते म आशिष राणा लाउरे पोखराबाट चर्चामा आउनु कारण चाहिँ हाम्रो त्यो ब्याटलले गर्दाखेरि थियो rap song rap battle war कुमारी निसे तेरो नामको अगाडि मिसेस राखिदिएको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को न्वारण गरिदिने छ तेरो दाइ and many more on Nepop. Try to listen the program Nepop Sanjivani. Nepop Sanjivani. Every Tuesday after 10 a.m. अतीतका दिनहरूमा लड्दै थिएँ म सधैँ एक्लो कसैको साथ थिएन कसैले बाल दिएन तर मैले हारिनँ जहिले लागि पर्थे सङ्घर्ष मैले छाडिनँ कहिले आतिन वा लक्ष्यबाट टाढिन कहिले थाकिन कर्तव्यबाट भागिन सत्यबाट त्यागिन किनकि मलाई विश्वास थियो कला साधना बुद्धि र विचारको खाली खोपी राक्षसको शिकार हो त्यसैले मान्दिन म भाग्य निधारको आफ्नै विचार हो छुइन शुद्ध म हिंसाको छाया छ यम बुद्धमा शान्ति चाहन्छु होइन गौतम बुद्ध म लड्छु मस्ती रिस्कको युद्धमा त्यसैले चढ्नु अघि निष्कर्षको रुखमा एकचोटि हिँडी हेर मेरो जुत्तामा जतिसुकै गर्त म विलिन हुन्न बरु जिउँदै मर्छु म तसँग हिँड्दिन एक्ले लड्छु बरु कोहीसँग मिल्दिन राति सुत्दा पनि म आँखा चिम्लिन्न जतिसुकै गर्त म विलिन हुन्न बरु जिउँदै मर्छु म तसँग हिँड्दिन एक्ले लड्छु बरु कोहीसँग मिल्दिन राति सुत्दा पनि म आँखा चिम्लिन्न मैले नचिनेले पनि मलाई चिन्दछन् त्यसैले होला मेरा शत्रुहरू खिन्न छन् यहाँ फाइदाको लागि सबै मिल्दछन् दुःख पर्दा आफ्नैले आँखा चिम्लन्छन् कारण विभिन्न छन् अघि बाटो रोज्छु म मतलबी दुनियाँमा साथीहरू खोज्छु म खुट्टा तान्ने प्रवृत्तिमाथि बोझु म एउटा खोज्छु म बेहोसी होसु म सुगम सङ्गीतले शब्द चित्र कोर्छु म कुकरमा सोच्दिनँ कुशब्द बोल्दिनँ मनमा गिँडा र ईर्ष्यामा बोक्दिनँ रिस उठ्छ तर जिम्मेवारी बोक्छु म गरिबको गाँस मुर्दाको सासु म यो शताब्दीको मानव पृथ्वी आकाशु म सबैको साथ छु म महसुस गर पूर्व पश्चिम दक्षिण उत्तर नेफपमा दम छ नेफपमा मन छ नेफपमा दम छ नेफपमा मन छ टेकमा सन्तोष अनेरमा बसन्त अनि यसैमा रमाइलो छ प्रोग्राम नेफप Sanjeevani radio station radio Sanjeevani FM ninety one mega hertz ओल वाइल W W dot radio Sanjeevani dot com dot NP श्रोता आज आजको यस मङ्गलबारी बसैमा तपाईँलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम नेफप सञ्जीवनीमा कार्यक्रम नेफप सञ्जीवनी केही दिन अघि नै स्थापना भएको हामी नेफप सञ्जीमा जे गर्छौँ स्पेसल गर्छौँ केही तपाईँलाई राम्रो लाग्छ केही हामीलाई राम्रो लाग्छ नेपफ सञ्जीवनी तपाईँले बुझ्न सक्नुहुन्छ कि नेपफ भनेकै नेपाली ऱ्याप सङ्ग्सहरू हामी बजाउँछौँ भनेदेखि नेपाली तपाईँ ऱ्याप स्टार तथा ऱ्याप ऱ्याप राइजिङ स्टार्सहरूसँग पनि हामी इन्टरभ्यू लिन्छौँ आज चाहिँ हामी ब्याटल बजाउँछौँ आज ब्याटल वार छ बालेन र लिटिल ग्रिजलको हामी यस विषयमा आज कुरा उठाउँछौँ र ब्याटलहरू प्रस्तुत गर्छौँ नेपाल सञ्जीवनी प्रत्येक बुधबार दस बजीदेखि आउने गर्छ बिहानको र यसको लाइभ तथा रिपिट टेलिकास्ट पनि अर्को शनिबार आठ बजीदेखि हुन्छ रातिको र आजको आज चाहिँ हामीले ब्याटल प्रस्तुत गर्छौँ तपाईँ माझ र अर्को अर्को मङ्गलबार चाहिँ हामी तपाईँको फोन कल तथा अनि इन्टरभ्यू पनि लिएर आउनेछौँ कार्यक्रममा अब हामी ब्याटल बजाउन बजाउँछौँ र त्योभन्दा अगाडि हामी एउटा गीत राख्छौँ गीत राखिसकेपछि ब्याटल बजाउँछौँ बालन र लिटिल ग्रिजलको ब्याटल छ हामी त्यो बजाउँछौँ अहिले पनि एउटा गीत सुन्नुहोस् नेपप गीत त्यसपछि हामी उपस्थित हुनेछौँ परिवारले भन्त जीवन बाँच्न गाह्रो हुन्छ खुसियालीको मौसममा हाँस्न गाह्रो हुन्छ अनि आमाले भन्थे नाम्रो मान्छे बन्नु रे बिए पास गरेपछि बुहारी ल्याउनु रे ए त्यही आशमा सबै ठिकै हुन्छ भनी बसिरहे म पनि तर समय बिति जाने हो कि सोचे बस्दैछु म किन वेस्ट स्याड एन्ड लोन्ली तिमी हेर्छु साथीहरू सबै भयो मनका रोगी हजार लोबी यहाँकाहरू साढे सातको दशा पोखी अब यहाँ चाहिँ खोज्ने यो मेरो हातको रोटी त्यही पनि केही न बोली तेरो दोस्ती ला आफ्नो सोची खुसीको खोजीमा हिँड्ने पात्र होइन म कोही जोगी न त कोही फौरी ढोगी साथी सन्त न त कोही दौडी गाउने गन्धर्व न त कोही पाले जसको नामको चण्ड म त एउटा कथा हो हो मेरो एउटै छ गन्तव्य सत्य धर्म धर्म फुट्या छ यो आफ्नो भन्ने मान्छे दिने यहाँ पूजा छैन मर्म न त भाग्य दिने दिन्छ साथ जीवन भयो भविष्य आफ्नो सामा बस्थे दिन रात दैव दिने माने लात त्यस्तै कुरा हो एक्लो यो केटाको सावनको झरी मुनि बाटोमा भेटाको त होइन तर उसको मनको बेथा हो यो स्वार्थी संसारमा बाँचेको सानो चेष्टा हो उसलाई के थाहा यो लडाइँ यो सङ्घर्ष सबै बेकार हो यो समाज यो सहर राज्यको मेला हो हामीलाई हेला हो हामीलाई थाहा भए पनि हामी त्यही नेताको चेला हो सेना हो बेला भुल के तला बचाउने पनि मात्र होइन म पो देऊ दुई हात सघाउने समानता भविष्य बचाउनु सो यो देश पेसा जस्तो सरकारसँग खाइसक्यो हदेश प्रोग्राम नेफअप सञ्जीवनीमा पुनः स्वागत छ अनेरमा बोलिरहेको छु म बसन्त राणा भने टेकमा मलाई साथ छ सन्तोष राणाको अब भने ब्याटलको पालो भएको छ र ब्याटल चाहिँ हाम्रो आज लिटल ग्रिजल एन्ड ब्यालनको छ ब्यालनको र लिटल ग्रिजलको ब्याटल हामी आज स्टार्ट गर्छौँ फर्स्टमा चाहिँ हाम्रो लिटिल ग्रिजल जान्छन् र ब्याटल चाहिँ round one round two round थ्रीसम्म रहेको छ फर्स्टमा फर्स्ट राउन्डमा Little Grizzle is going to start the battle र अहिले भने अबको पालमा एउटा ब्याटल तेरो स्वाग देखेर नै अहिले मलाई दिक्क भयो डोरी खेल्नलाई हो क्या हो लगाएर यस्तो इस्तको यसको पिच्केको मुख हेर छिप्पेको उमेर तै पनि मेरो भाइ हो त अस्ति लाउरे काठमाडौँ आउँदा तेरै खाटमा सुतेको सिरानी मुनि त्यसको साइनो छ बालेन भाइ गीत जति खाते भनियो म बुद्धले सेयर गरिदिइहाल्छ कति रमाइलो छ त गनाउने बोकालाई खसी पार्ने कसाई हो म बलेन हो कि बालेन जेसुकै होस् कसैले चिन्दैन तेरो नाम भन्दा नेपमा चलेका सब ऱ्यापरहरूको त पुच्छर चम्चा नदेखा सान बढ्ता अरूको सफलताको फाइदा लुट्ने This dude is just a gidda. <laughs> Makka say. <laughs> Unique arka chitra. My kusi sasta vitra. <laughs> Famous Rasta Mitra? Yo, your scrotum gets squeezed, your ovary bleeds, this man's a fucking hermaphrodite. Your poetry's deep? No, it's dirty. Please don't act like you be rapping tight. You're older than me, but totally weak. You're older than me, but totally weak. You can't even beat me in your afterlife. Even if you practice right, I blast the mic, smash this dike, turn you into ash tonight. आजको यो ब्याटल अलि अश्लील हुन सक्छ न त गेम अफ अन्डर एटिनको न त गेम अफ अन्डर एटिनको सानो भाइ बहिनीहरू क्लोज बटन थिच्नु होला यो फुच्चेको पो उमेर कति हो आज Mati. बाल शोषणको अभियोग लाग्न सक्छ यमबुद्ध यसको घाँटी बाँधेर राख अन्डरडको कुकुर भाग्न सक्छ कुमारी निशेष कुमारी निशेष तेरो नामको अगाडि मिसेस राखिदिएको युनिक पोएट भाइले आजको दिन तेरो लागि विशेष अर्को निवारण गरिदिने यो तेरो दाइले बालेन र कलम बिच अनुन्याश्रित सम्बन्ध छ यो जस्तो ऱ्यापर बिच कुहिरे नेपाल घुम्न आउँदा मोज मस्तीको सिलसिलामा जन्मन्छ साथीभाइको मुखबाट सुनेको है त्यो कुरा चाहिँ मेरो आफ्नै साथीभाइको मुखबाट सुनेको त अस्ति रिसाको थिस रे यसपालि अन्डर डक्स लेखेको ब्लाउज छ यसको लागि बुनेको भाइ तैँले ऱ्याप हानेर नखाने भइस भाइ तैँले ऱ्याप हानेर नखाने भइस रे तेरो काम अन्डर डक्समा लुगा धुने भयो बरु बुढीलाई नि लिएर आइज पानीको आपूर्ति गर्न धुरु धुरुर हुने भयो जबरजस्ती केटाहरूले गर्ने छन् मस्ती खाएर रक्सी तेरो स्वर पातलो यो गलेज गाड हस्की हँ पाउजु छमछमाउने केटी भन्दा तनै धेरै मस्किन्छस् बाटोमा कालो मान्छे देख्यो कि युनिक पोइट भनी झस्किन्छ अन्डरडगको कुकुर हुन्छ नि त अगल्टोले पोल्या कुकुर बिजुली चम्कदा नि तर्सिन्छ रामकृष्ण ढकालको स्वर भन्दा यसको कम्बर बढी लच्किन्छ त बोलाउँदा किन पड्किन्छ त मान्छे आबा बुद्धि पनि हचुवाको म गर्न सक्छु दाबा यहाँ बुद्ध यो लिलीपुटको पनि बच्चा हो यसले फोटो देखाए अघि फोटो देखायो होइन तेरो अनुहार गोलबेडाको हेर्दै थिच्न मन लाग्छ त लाइनमा हुँदा जसलाई पनि लाइन मिच्न मन लाग्छ दुई चार दिन पर्खी कान्छा तेरो बाउलाई नि मसँग फोटो खिच्न मन लाग्छ म बोका त बोका हामी बोका होइन भने भन् म बोका त बोका हामी बोका बरे सफन म बोका त बोका हामी बोका होइन भने भन म बोका त बोका हामी बोका बरे सफन मेरो फोनभरि स्कोर गरी केटीको नम्बर रातभरि गफ गरी मेटियो हङ्गर खस्किने नियत मेरो मस्किने उमेर छ पच्किने भो एउटीको केटोले सुनेछ फोनमा थिए मस्त रातको बेला त्यो रोमान्टिक मुड नियत खराब यो केटाको विस्पर अन द फोन लाउन थाले मस्का फसिसकि मोरी भएको छैन एक हप्ता योसँग बो सेटिङ अब अर्कोसँग सुरु केटाहरूलाई फिल्ममा love tips I'm the love guru एउटासँग ट्रु लभ डेटिङ जाने अर्को एउटीलाई मोबाइल नम्बर अर्कीलाई चाहिँ घरको सिभिल मल सिनेमा हल हेर्न गएको मुभी अचानक अर्को बुढी पनि त्यहीँ आइपुगी चलिँदैम hope you don't catch me केटीको जात त हो अर्कैलाई पो च्यापी set Put your hands up, it's the Boca Anthem. www.facebook.com Scrolling through my news feed, बढ्यो मेरो डट कम एकछिन टोलाई बसेँ अनि प्रोफाइल खोली हेरेँ I know see the one के हुन्छ र बोली हेरेँ एक पोक खाने त्यो दिन कुरा त्यहाँ सिद्धाइयो बाँकी रात उनको सम्झनामा बिताइयो पोक ब्याक गरी चाहिँ मेसेज नि आएछ अँध्यारोमा चलाको तिर निशानामा लागेछ कुराकानीहरू बढ्दै गयो राउन्ड वानको लिटिल गिर्जन एन्ड बालनको ब्याटलपछि पुनः स्वागत छ कार्यक्रम नेफ अफ सञ्जीवनीमा अनेरमा म छु बसन्त अनि टेकमा साथ छ सन्तोष राणाको कार्यक्रम नेफ अफ सञ्जीवनी तपाईँले प्रत्येक मङ्गलबार बिहानीको यस प्रहरमा मतलब दस बजेपछि सुन्न सक्नुहुन्छ र यसको रिपिट टेलिकास्ट शनिबार राति आठ बजेपछि पनि हुने गर्दछ राउन्ड वानको पछि अब पालो भएको छ राउन्ड टूको ब्याटल र राउन्ड टूको ब्याटल पनि स्टार्ट गर्दैछन् लिटिल गिर्जलले र उहाँको ब्याटल अब प्रसारण हुँदैछ next check it out punches हुनुपर्ने तर यसले लेखेन <laughs> अघिको त्यो राउन्डमा पन्चेस हुनुपर्ने तर यसले लेखेन म्यान आम छु ड्याम फ्लस बिचराले मेरो लागि शब्द नै भेटेन now murder in this man yeah sick like you need some help and I'm re-ruling this land just to prove that history repeats itself. <laughs> Yo, तेरो जङ्गल जस्तो आँखी भाउ तेरो जङ्गल जस्तो आँखी भाउ बाँडिदिन्छु एक एकजनालाई तेरो मासु आधी पाउ मुख हेर्दा त सिङ्गम बाजी राव सिङ्गम जसरी आँची खाऊ आज तैँले गरे चटकले आटा माझी सटकले ओ एक त बानी नलजाउने मैलो बोका बानेश्वरदेखि रत्नबाग जाने बसको ढकटकाउने तैँले ढोका त जस्तो खत्तम र कन्जुस कन्डक्टर त मा कसम कहीँ छैन अस्ति बसमा स्टुडेन्ट कार्ड देखाउँदा नि डिस्काउन्ट नदिने मलाई तैँ होइन नेपालको यो बाटोमा लाउरेको गाडी त धकेल्नु पर्छ तेरो हिरो साइकल त झन् के टिक्ला भिडियोमा त जबरजस्ती भ्युज आउँछ यस्ता मान्छेले एल्बम के झिक्ला झिकेनी के बिक्ला बरु जा बसको ढोका ढकढकाउँदै बस तँ जस्तो मान्छेले ऱ्याप हान्न के सिक्ला अन्डरडगको कुकुर सानो पप्पीको जस्तो भुकाई गाजा मात्र खाएर गिदी पुरै सुकाइस फेक एक्सेन्ट बोकेर नेफको शिर झुकाइस भएको सानो इज्जत पनि हिजो बस पार्कमा नाचेर लुटाइस त केटा त हुँदै होइन त केटा त हुँदै होइन ल भन केटी तेरो स्तन कहाँ लुकाइस बाउले त छोरा नै जन्माएको थियो बाउले त छोरा नै जन्माएको थियो बाँदर बडी बाटो भएर दुइटै फुटाइस भाइ सुन तेरो नामको अगाडि चाहिँ लेडी लेख्न छुट्टाइ दिउँसो यसको काम ऱ्याप साँझ आफ्नै बाउको भट्टीमा यो baby calls me every day and say जित छ त मत्तिना यसको सामु जाँदा कुहिएको चामल बसाउँछ साथीभाइको घरमा भात उब्रेको देख्दा छ्याङ पकाउन मुख रसाउँछ यो ऱ्यापर होइन यो जोकर हो यसले केवल हँसाउँछ ताल परे यो दलालले यो बिचमा आफ्नै केटीलाई नचाउँछ इतिहासको कुरा गरेर बुचेले है अघि इतिहासको कुरा गरेर बुचेले कुपोषण ए कुपोषण छैन के हो तेरो घरमा खाजाको रासन नसुना भयो तेरो प्यार प्यार प्यार प्यार गर्ने बाजाको भाषण राजतन्त्र र प्रजातन्त्रको कुरा गर्छस् गएको छैन अझ यो राजाको शासन घाम चुल्किन्छ म हिँड्छु खोज्न परिवारको हाँसो खुसी गुल्सिन्छु त्यो स्वार्थ एक मात्र यो धर्म बुझी यही हो मेरो कर्म सोची किल्किले हाँसोको खोजी टिल्टीले आँसुलाई पुछी बिहान बेलुकाको बुझा रोटी कार्यालय पूजा कोठी दुई पैसा जोगिने हो कि त्यही आशामा दौडिन्छु बेलुका समय होमिन्छु हाकिमहरूको इसारामा पुगिन्छ कि किनारमा भौसागरलाई तरेर यही देखिया छ निधारमा के भएन पढेर चाप्रुसीको संसारमा सकिँदैन लडेर मन खुसी यो व्यापारमा बेमानीकै चल्दो रहेछ रूपमा पैसा फल्दो रहेछ इमान्दारी बेच्नेको टाउकोमा अर्को टेक्नेको आफूलाई मात्र देख्नेको झुटा कुरा लेख्नेको पेसा हारालाई हेप्नेको मैले त्यो सकिनँ कहिले समाज नै दुश्मन भयो अहिले छोरा किचकिच गर्छ जहिले हात हातमा आइफोन छ भन्नुहोस् के दिनु हो तपाईँले छोराको छोरा मलाई के दिन सकिन रे बुढी जान्छ मुटु चलाई लायक श्रीमान होइन रे हाकी मलाई हेप्ने गर्छ बाजी भनेर नेताहरूले छेप्ने गर्छ देव चन्दा गनेर छोराको छोरा मलाई के दिन सकिन रे बुढी जान्छ मुटु चलाई लायक श्रीमान होइन रे हाकी मलाई हेप्ने गर्छ बाजी भनेर नेताहरूले छेप्ने गर्छ देव चन्दा गनेर छिमेकीको घरमा नयाँ कम्प्युटर ल्याएको छ रे सधैँ घरमा ककटेल पार्टी ठुलो सचिव भएको रे ओर्लेको पकेटमा हात्ती महँगो घडी लाएको रे हजुरबाको फुल्छ छाती भ्रष्टाचारी भएकोले छोरा मेरो बिलौना गर्छ बाइसाइकल चाहिँ चाहियो रे छोरीलाई खेलौना छैन बार्बी डल ल्याइदेऊ रे कहाँबाट ल्याउनु छोरी देशको सेवा गर्दैछु होइन म त्यो घुसखोरी बल्ल पेट भर्दैछु दिनदिनै म मर्दैछु औला मुख जोड्दा जोड्दै बिन्ती है म गर्दैछु हाम्रो दिन नि औला गर्दै कार्यक्रम नेफप सञ्जीवनी अनेरमा म बसन्त अनि टेकमा सन्तोष राणा कार्यक्रम नेफप सञ्जीवनी प्रत्येक मङ्गलबार बिहानी दस बजीदेखि आउने गर्छ भनेदेखि यसको पुनः प्रसारण पनि शनिबार राति आठ बजेपछि हुने गर्दछ कार्यक्रम फर्स्ट टाइम सुन्दै हुनुहुन्छ भने पक्कै पनि तपाईँलाई केही फरक लागिरहेको छ होला केही बुझ्नु भएको छैन होला केही अलि डिफ्रेन्ट लागेको छ लागेको छ होला पक्कै पनि र कार्यक्रम तपाईँलाई डिफ्रेन्ट लाग्यो भने पछि पछि सुन्दै गर्दा केही राम्रो हुनेछ हामी यो आशा अनि विश्वास लिएका छौँ कार्यक्रममा विशेष त हामीले ऱ्याप सङ्ग्सहरू बजाउँछौँ नेपप सङ्ग्सहरू बजाउँछौँ भनेदेखि कहिले हामी इन्टरभ्यू लिन्छौँ ऱ्याप सिङ्गर्स तथा ऱ्याप राइजिङ स्टार्सहरूसँग इन्टरभ्यू लिन्छौँ र कहिले चाहिँ हामी फोन कल लिन्छौँ भनेदेखि कहिले चाहिँ ब्याटल वारहरू प्ले गर्छौँ आज चाहिँ हामी ब्याटल वार प्ले गरिरहेका छौँ राउन्ड वान र राउन्ड टू गइसकेको छ र अब पालो भएको छ राउन्ड थ्रीको राउन्ड थ्रीको ब्याटलमा चाहिँ लास्ट ब्याटल भन्नुपर्छ राउन्ड थ्री है लास्ट ब्याटल भन्ने हुन्छ राउन्ड थ्रीको ब्याटल अब स्टार्ट हुन गइरहेको छ सुनेर साथ दिनुहोला लेट्स स्टार्ट दि ब्याटल लडबडाइस् सुन्न सुन धोकेको अलि बढी भयो ट्वाके मोरो पाके छोरो त जन्मिने नै एउटा गल्ती हो फटस तसाउँदै ट्वाक खाँदै बस्ने कुन चाहिँ टोलको कुन गल्ली हो कि त्यही भट्टीको सहनी नै तेरो श्रीमती हो मेरो जुत्ताको नम्बर तेरो गालामा त जस्ता ऱ्यापर त आजकल बजारमा फालाफाल We the top notch crew up in the industry, illest in the business. We never give a fuck about a hater. Period. Holes in your body like some craters. Serious. You run after the girls, but girls run after run after the money. And since you got none, that makes the whole scene funny. No income, no savings. Couldn't afford a blade, so you skip with all that shaving. वा क्या मैलो सर्ट बडी चुज योर पहेँलो दाँत एडभाइस सुन you Surf Excel for the clothes Colgate for your teeth and mouth mouthwash for your भयङ्कर सास आई इट रियल स्ट्रिक तेरो आज छाडापन पनि लाइनमा आउँछ after a murder you win this borrow मसँग ब्यारो गर्नुभन्दा दसचोटि सोध्नुपर्छ भन्ने नि तेरो माइन्डमा आउँछ यसै सोधेको कहाँको रक्सी खान्छु रे तेरै बाउको पसलको तेरै बाउको पसलको तेरो जस्तो बिग्रिया छ्याङ खाएर नै रक्सी खान छोडेर म असल असलबाट अनि के के कुरा गर्दै थियो अझैले भाइ तेरो उमेरमा म पनि अङ्ग्रेजी ऱ्याप हान्दै हिँड्थेँ एमिनेम टुपाक बिगीलाई आफ्नो भगवान् मान्दै हिँड्थेँ ब्यागी प्यान्ट लाएर माथितिर तान्दै हिँड्थेँ अङ्ग्रेजी धेरै छोडे केटेले दुई बार तँलाई है if you want of ten English bitch right on and go chase a people See you trying to talk in English, miss. I am the professor. Grizzle? That was 17 syllable. Multi that even your daddy cannot rebuttal. I'm the sickest in Nepal. अलिखेर सबैले बुझ्नेछ स्वच्छ छवि भएको कवि म लेखक बुद्धको कपी पल्टाएर ह्यान्ड राइटिङ मेरो हुनेछ मेरो गीतको कुरा नगर होइन त गीत भनेको कर्णप्रिय हुनुपर्छ म्युजिक त तेरो जिङ्गल नै हुन्छ ऱ्यापर भनेको बालेन जस्तो भव्य हुनुपर्छ लिटल त ग्रिजल नै हुन्छ तँ हाँस्य कलाकार होस् मेरो सामु उभिने कमसेकम तेरो सपना चाहिँ साकार भयो अन्डर डक्समा एउटा मात्र हिरा मेरो भाइ युनिक पोइट त सबैले फ्याँकेको खकार होस् एउटा केटा हुन्छ अर्को केटी हुन्छ त चाहिँ तेस्रो प्रकार होस् जुङ्गा र दारी हुँदै मान्छे सिङ्गम जस्तो भारती हुँदैन जुङ्गा र दारी हुँदै मान्छे सिङ्गम जस्तो भारती हुँदैन बरु तेरो फोटोको चाहिँ खाली सिसीको घरमा आरती हुँदैछ आर्टिस्टको नाममा व्यापारीहरू पैसा कमाउने त्यस्तै सोख भए साइकलमा बेच तरकारी बरु मलाई के ह्यान्डसम मान्छे देखेर फिक्री भएको जा गएर आफ्नो बोरा हेर कतिवटा टी सर्ट बिक्री भएको <laughs> तेरो अनुहार रेखा थापाको तेरो अनुहार रेखा थापाको जा गएर टोइलेट पखाल यतिकै जालास छिम्मा हिलेन छिमा बुभिलेन जी छिमे राजे सम्हाल पन्जा खालास सिम्फे मसको पछाडि टाँसेर बस्छस् रे त्यसको बाइकमा यहाँको मौसम गर्मी नै छ पसिना हाउस द वेदर डान तेरो चार फिटको हाइटमा त जस्तो ऱ्यापरलाई काँचै खान्छु मेरो डाइटमा सिङ्गल बाइटमा म मिहिनेत गर्ने इन्जिनियर लुगा फोहोरी नै लाउन सक्छु अघिले लुगा कुरा मिहिनेत गर्ने इन्जिनियर लुगा फोहोरिनी लाउन सक्छु म ऱ्यापर मात्र होइन ट्रु म्युजिक आर्टिस्ट हो लोक दोहोरिनी गाउन सक्छु भाइ थाहा छ एउटा कुरा एउटा कुरा थाहा पाइस् नेपको हिस्ट्रीमा यसले जस्तो रिबोटल कसैले खाएको थिएन नेपको हिस्ट्रीमा आज जस्तो तैँले जस्तो रिबोटल कसैले खाएको थिएन हिस्ट्री भनेको फेरिने चिज हो भाइ बाले अहिलेसम्म आएको थिएन कलम कलमले लड्छु म हतियारको काम साहित्यले नै गर्छु म हाम्रो देशको सान घटेर अचम्म गर्छु म आम नेपाली भावनाको प्रतिनिधित्व गर्छु म र सुन कुरा गर्दैछु मैले बुझेका कुरा सबसँग व्याख्या गर्दैछु आज चाहिँ अघि बढ्दैछु हिजोसम्म म स्थिर थिएँ टिभी मिडियाको रमासामा झुटा कुरा सुनिरहे नेताहरूको समाचारका समाचार र खबरको किनमेल हुँदो रहेछ हिजो अस्तिका अपराधी अझै जिउँदो रहेछन् राजनीतिज्ञको भेषमा न्याय खोजे मिडिया बोला तिमीछौ पुलिस केसमा हामी सबै तपाईँको पुर्खले ख्या छ रे पेसमा च्यानलले उल्लु बनाउँदैछ सेवाको हो देशमा हिंसा रगतमा रमाउँदैछ भावुक बनाए हामीलाई आँसु बेचेर कमाउँदैछ अदालतले इन्कै रहेछ पुलिस सफल बिमारे पैसा पाउन सक्छौ तिमी पनि भर्तीमा रे सक्छौ भने किन नभए बिग्नु पर्नेछ एक पाइला तिमी हिँड्न दौडिन सिक्नु पर्नेछ दिमागले मात्रै सोच मुटु चाहिँ छिक्नु पर्नेछ ताले मेरो नाम काती कलमले गर्छु म हतियार अर्काको काम सान गर्ने नै गर्छु म हाम्रो देशको सान घटेर अचम्म पर्छु म आम नेपाली भावनाको प्रतिनिधित्व गर्छु म बिआइसिसीको नाटक गर्न रमिता चाहिँ फस्टाको छ आफ्नो स्थिति डरो पारी देशको जग चाहिँ खस्काको छ फुकाली दौडाउनु जिनिनु पर्ने यस्ताको त लाखौँ हेर नि कान थुनेर मस्त पोछन् सहितको ज्ञान त सस्तो नै छ जति खोजे पाकै छन् दुसेर पैसा खाएकै छन् हाँस्दै दुई चार पेक लाएकै छन् सधैँ गाली खाएर भोट माग्दा मन्त्री बाकै छन् खै कहिले पलाउने बुद्धि हाम्रो खर्ने त होइनौ के नेताहरूलाई कृषि प्यारो यति कुरा बुझ्दैनौ के अझै कति दिन बेडा बाख्रा जस्तै यिनको साथ दिने आफ्नै पेट सधैँ काटेर कति दिन यिनलाई बाँच दिने थोपा पानीको लायक छैनन् बरु अब लास दिने बेला आएको छ हेर खाल्टो खनेर खाँदिने निर्दयीको सोचहरूलाई जुत्तीलाई माथिने सुती राखे आँखा खोली यिनले त प्रयोग गर्नेछन् जागृति ल्याउ आफूमा अनि बल्ल यिनी हार्नेछन् बालेन मेरो नाम कापी कलमले लड्छु म कति अर्को काम साहित्यले नै गर्छु म हाम्रो देशको सान घटेर अचम्म पर्छु म आम नेपाली भावनाको प्रतिनिधित्व गर्छु गौतम बुद्ध गुरुबा फेरि देशमा आइदेऊ क्याली सबैको मूर्खता निद्राबाट बिर्जाइदेऊ ज्ञान उपयोग सिकाइदेऊ तिमीले नै सक्छौ होला शान्ति अनि ल्याइदेऊ सबैको मनमा बस्छौ होला मस्तिष्कमा छाइदेऊ मरिरहनु के छ र बजेको सम्पत्ति हुनेछ बेसहारा शक्ति पो हुन्छ कि लागि तिम्रो रुन्छ कि कोही हुने छैन उत्सव मनाउने छन् पापीहरूको वर्षको अन्त्य हुँदा खुसीमा रमाउने छन् वर्ष गीत गाउने छन् कथा चाहिँ सुनाउने छन् सत्यको बाटो हिँड्नु है यतिकै नपत्याउनु तथ्य सधैँ खोज्नु है विद्या पुरानो नलत्याउनु ज्ञान सामु झुक्न चाहिँ ठुलो बन्नु पर्दैन धरतिर माटो चुन्न नपाई यतिकै कोही मर्दैन सोचको पद गर्न नपाई मान्छे अघि बढ्दैन बोझ काठको झार्न नपाई आकाशतिर सर्दैन बालेन मेरो नाम कापी कलमले लड्छु म मतियाको काम साहित्यले नै गर्छु म हाम्रो देशको सान घटेर अचम्म पर्छु म आम नेपाली भावनाको प्रतिनिधित्व गर्छु म बारे मेरो नाम कापी कलमले लड्छु म हतियारको काम साहित्यले नै गर्छु म हाम्रो देशको सान घटेर अचम्म पर्छु म आम नेपाली भावनाको प्रतिनिधित्व गर्छु म राउन्ड थ्रीको ब्याटल अनि बालनको गीतपछि पुनः स्वागत छ कार्यक्रम नेफप सञ्जीवनीमा कार्यक्रम नेफप सञ्जीवनी प्रत्येक मङ्गलबार ठिक यसै समयमा यानि कि दस बजेपछि बिहानीको यस प्रहरमा आउने गर्छ र यसको रिपिट टेलिकास्ट पनि राति आठ बजेपछि प्रत्येक शनिबार हुने गर्दछ केही न्यू सोच अनि न्यू कन्सेप्ट लिएर अघि बढेको कार्यक्रम नेपाल सञ्जीवनी पक्कै पनि तपाईँलाई केही भिन्न लागेको होला केही बुझ्न सक्नुभएको छैन होला पक्कै पनि बिस्तारै बुझ्दै जाँदा बिस्तारै सुन्दै जाँदा तपाईँलाई पनि राम्रो लाग्नेछ कसैले निकै राम्रो मान्नु भएको छ होला विशेष त नेपाल सञ्जीवनी युथलाई केन्द्रित केन्द्रित गराएर बनेको प्रोग्राम हो पक्कै पनि तपाईँलाई निकै राम्रो लाग्छ होला हामी यो सोचिरहेका छौँ र राउन्ड थ्रीको ब्याटल पनि भ्याइएको छ र अब भने हामी छुटेर जानुपर्ने हुन्छ तपाईँलाई कस्तो लाग्यो कार्यक्रम जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला हामी तपाईँको सल्लाह सुझावको वेटमा छौँ र कार्यक्रम सक्नुभयो भन्दा अगाडि एउटा कार्यक्रमको अन्तिम गीत लास्ट सङ्ग बनाउँछौँ त्यसपछि हामी बिदा माग्न आउँछौँ माग्छौ म पात्नी दिन सक्दिनँ धनी मनको गरिब शरीर महलमा बस्दैन किन बेस गर्नु मेरो चियाको कप होइन दाउ पेस लड्नु अस्तित्व बेच्नु हक छैन राक्षस बाहेकले तिमीलाई रस्नु पनि सक्दैन सौगात स्वरूप यो त उनले मलाई दिएको मुटु कुरु बिल्लामा हाँस्नु तिमीले लिएको छैन मैले पिएको साँचो कुरा गर्दै गर्दैछु मुख तिमीले सिएको फुकाउन जङ्ग लड्दैछु म त दङ्ग पर्दैछु धन्न छुटकारा भो जुन अब टाढा भो आएको नि होइन यो जिन्दगी यो सादा भो रङ्गो लाएको नि छैन यो सफा मेरो ऐना भो खुसी जीवनको बैना भो नाम सारी हुनेछ नहाँसेको नि मैना भो दाम नारी रुनेछ नराखेको नि फाइदा भो तस्करीको माया प्रेम सेम सेम पपी सेम नक्कलीको नयाँ गेम भित्ताको फोटो फ्रेम भित्र त्यो मेरो नेम पार्थी कि क्या हो आकाशमा उडाइ तल झार्थी कि क्या हो प्रकाश नपाउँदै मलाई मार्थी कि क्या हो गीतको यो पाठमा परस परस्पस पर्थ्यो तर मैले लेखिन तिमी यति नलायक छौ तिम्रो लायक मैले शब्द नै भेटिन गीतको यो पाठमा परस परस्पस पर्थ्यो तर मैले लेखिन तिम्रो वर्णन गर्न त मन थियो तर लायक केही देखिन दैवको अङ्ग सजाउन ढङ्ग नभएको सबै तिमीसँग रमाउनलाई हो आएको खै त कुरा बुझेको मै पो हो कि बौलाको जवानीको पानीमा रुचेको हो कि सेलाको शरीर किन खेलाको अबिर दल्ने बेला भो फेला परेको थियो तिमी वासनाको मेलामा ढिला भएको नि छैन समय आउँदैछ अबेलाको नबेला हौ सोच्छ साझा पुरुषहरूलाई नखेला हौ उक्कुस मुकुस हुन्छ दाजुभाइ खेलाउन आजलाई तिमीलाई मेरो कविता बिलाउन साँझलाई आँसुराई मेरो पवित्र कवि जस्तो छवि छ घामको होइन रवि म वा तिम्रो तिम्रो रमिता बन्दिन तिम्रो हबीमा बन्दिन मनको कुरा तिमी जस्तो महँगो बरीलाई गाउँदिन कोरियन गीत टी सर्ट फुकाली झरीमै त्यस्तो मलाई आउन्न इकले नै दिन त्यो ब्लाउज लुगा लाउन टेडी बियर भन्दा भिन्न हो च्याप्प समाउन सिरानी बनाउन चौबिस घन्टा तिमीले भोग गर्नलाई फरफराउँदो झन्डा सोख भन्नलाई गीतको यो पाठमा कोरस बस्नु पर्थ्यो तर मैले लेखिन तिमी यति नलायक छौ तिम्रो लायक मैले शब्द नै भेटिन तोरो पाठमा मेरो स्पष्ट पढ्थ्यो तर मैले लेखिनँ तिम्रो वर्णन गर्न त मन थियो तर लाएर केही देखिनँ श्रोता तपाईँ सुन्दै हुन्छ यति बेला कार्यक्रम नेफप सञ्जीवनी आवाज म छु वसन्त राणा भने प्रविधिबाट मलाई साथ मिलिरहेको छ सन्तोष राणाको कार्यक्रम नेपप सञ्जीवनी प्रत्येक मङ्गलबार दस बजीदेखि आउँछ बिहान भनेदेखि आठ बजेपछि शनिबार लाइभ टेलिकास्ट टेलिकास्ट पनि हुने गर्दछ कार्यक्रमको अब हामी इन्डिङ इन्डिङ पोइन्टमा छौँ तपाईँलाई कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन होला यदि तपाईँ ऱ्याप ब्याटल गर्नुहुन्छ ऱ्याप ब्याटलमा अघि बढ्न चाहनुहुन्छ भने पनि तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ शून्य बयासी पाँच बिस नौ सय नब्बेको लाइन भएर अफेयरमा र हामी लोकल ब्याटलहरू पनि समावेश गर्ने जमर्को गरिरहेका छौँ हामी प्रत्येक दिन फरक फरक कन्सेप्टमा अघि बढ्छौँ कहिले इन्टरभ्यू कहिले फोन कल र कहिले ब्याटल लिन्छौँ र नेक्स्ट टाइम हामी केही पृथक गर्नेछौँ केही स्पेसल गर्नेछौँ र तपाईँलाई पनि इन्टरटेन गर्ने प्रयास गर्नेछौँ र आजको बसाइबाट म बसन्त कार्यक्रम नेटवर्क सञ्जीवन बिदा चाहन्छु see good do good be good hand take care bye bye देशको निम्ति देशवासी सुनिदेऊ मेरो यही चाहे बिन्ती आकाशेर चारैतिर मात्र छ अन्धकार गरिबी दुःख र चारैतिर हाहाकार मारामार काटाकाटको मात्र छ प्रचार आफ्नै दाजुभाइ माथि हुन्छ यहाँ प्रहार स्वार्थ पुरा गर्छन् जात र पहिचानको आधारमा सोधा जनता सधैँ पर्छ बन्द कुमारमा चढप भाइ केही छैन समाचारमा इच्छा जुटाउन गाह्रो भइसक्यो कस्तो लाचार म रगत पगाइ नदेखाउ कति छौ तिमी शक्तिशाली के पहाडी के म स्वदेशी हामी सबै नेपाली एक हौ नगर कुनै भेदभाव हामी एक हौ बढाउ आपसी लगाव हामी एक हौ नगर मन मोटाव हामी एक हौ गरौँ देश विकास हामी एक हौ हामी नेपाली